विकासका लागि पेसो खाद्य कार्यक्रमको सहयोगमा विकास तथा प्रकोप व्यवस्थापन केन्द्र जिल्ला शिक्षा कार्यालय डडेलधुरा र रेडियो युनिटीको सहकार्य नरिसाउने भए एउटा कुरा भनौँ भनेकै छैनौ के रिसाउने मैले आज गहना किनेको थिएँ के रे त्यस्तो दुःख गरेर कमाएको पैसा जाप पाए त्यही गहना किनेको अनि कहाँ किनेको नि गहना बागबजारमा रहेको अनिल सुनचाँदी पसलबाट त किने हो नि ए अघि नै भन्नु पर्दैन त कम बाटी चाहिँ मेरी बुढी अनिल सुनचाँदी पसल बागबजार डडेलधुरा हाम्रो यहाँ आधुनिक डिजाइनका सुनचाँदीका गहना बनाइनुका साथै खरिद बिक्री पनि गरिन्छ प्रोप्राइटर सुनिल घिमिरे मोबाइल अन्ठानब्बे चार सतासी बाहन्न पाँच सय तेत्तिस शुद्धता नै हाम्रो विशेषता एकपटक सेवाको मौका अवश्य दिनुहोला गाडा बनाउँदै सारा नेपालीको मनलाई जोड्दै मित्रतालाई अघि बढाउँदै मनमनाको दुरीलाई घटाउँदै मिठो साधु न स्पष्ट छ यो आवाज निरन्तर गुन्जिरहन्छ हृदयको माझ आत्मीय रौमग CG mobile CG mobile CG mobile mobile mobile नयाँ प्रविधिसँगै अब नचिकिँदैछ सारा संसार CG mobile touching life every day Shishir fancy new fashion collection zone Bagbazar डडेलधुरामा Adidas Erke Nike Boss Reebok Lee कम्पनीका ब्रान्डेड लुगा कपडाहरू लगायत अन्य न्यू फेसनेबल ब्रान्डेड लुगा कपडाहरू अब Shishir fancy new fashion collection zone Bagbazar डडेलधुरामा contact zero nine six four two zero five one nine Shishir fancy new fashion collection zone Bagbazar Dadeldhura we will make your good personality. अरे यार बजार घुम्दा घुम्दा कस्तो टेन्सन भइसक्यो म पनि वाक्क र दिक्क भइसक्यो भने कस्तो बजार हो यो ल किन नि के भो किन टेन्सनमा देखिन्छौ त दुवैजना एउटै थानामा सम्पूर्ण डिजाइनका कपडाहरू बनाउने पसल छैन डलरामा ल त्यसको लागि किन टेन्सन इन्टरनेटबाट विभिन्न डिजाइनहरू देखाएर सबै प्रकारका कपडा बनाइने सम्राट जिन्स डिजाइनिङ छ त लेडिज गावन टप्स लेडिज बुटिक सम्बन्धी कामहरू जेन्ट्स कोट पाइन्ट दौरा सुरुवाल सफारी सुट साथै जेन्ट्स सम्बन्धी jeans jacket jeans pant outer half pant आदि दक्ष डिजाइनरद्वारा बनाइने साथै विद्यार्थी ड्रेस कोट पाइन्ट सर्ट एकमुष्ट सिलाउने व्यक्तिलाई विशेष छुट दिइने सम्राट जिन्स डिजाइनिङ डडेलधुरा भीमदत्त चोकदेखि अलिमाथि प्रोपाइटर श्याम सिनाल डिजाइनर अमित सिंह सम्पर्क मोबाइल अन्ठानब्बे अडसठी एकहत्तर साठी बिस र अन्ठानब्बे शून्य छ चौवालिस शून्य सात शून्य चार It's Unity Time. Time check. It's ten PM रातको दस बज्यो के सुदूर के सिंहदरबार सबैको साझा युनिटी खबर सत्यता सन्तुलन विश्वसनीयताको पर्याय युनिटी एफएम बयानब्बे थोप्लो दुई मेगा हर्जमा युनिटी खबर एमालेद्वारा प्रदेश संयोजक र उपसंयोजक छनौट न्यूनतम पारिश्रमिक कार्यान्वयन नभए आन्दोलन गर्ने पत्रकार महासंघको चेतावनी राजनीतिक दलका जिल्ला अध्यक्षले समेत चोरीको मोटरसाइकल चलाएको गुनासो असल पद्धतिको विकासका लागि बिजुली काट्ने अभियान सुरु गरेको ऊर्जा मन्त्रीको भनाई टर्कीद्वारा सिरियास्थित आइएसको गढमा हमला स्विडेनमा ग्रिनेड आक्रमणमा आठ वर्षीय बालकको मृत्यु र विश्वकप छनौटका लागि महिला क्रिकेटरको प्रारम्भिक टोली घोषणा नागा ओर्लड संघको खेल बराबरीमा थ्री स्टार दोस्रो चरण नजिक प्रभावकारी सूचनाका लागि युनिटी खबर नमस्कार फ्रिक्वेन्सी मोडुलेसनको बयानब्बे दशमलव दुई मेगा हर्ज र इन्टरनेटमा radio Unity dot com dot एनपीबाट प्रसारण भइरहेको राति दस बजेको युनिटी खबरमा स्वागत छ म तपेन्द्र विष्ट खबर अब विस्तारमा सुन्नुहोस् नेकपा एमालेको स्थायी कमिटी बैठकले सात प्रदेशका संयोजक र उपसंयोजक तोकेको छ आज बसेको स्थायी कमिटी बैठकले प्रदेश एकमा भीमा आचार्यलाई संयोजक र शेरधन राईलाई उपसंयोजक तोकेको छ प्रदेश दुईमा सत्यनारायण मण्डल संयोजक तोकिनु भएको छ भने नागेन्द्र चौधरी उपसंयोजक हुनुभएको छ प्रदेश तीनमा अष्टलक्ष्मी साक्य संयोजक र काशीनाथ अधिकारी उपसंयोजक तोकिनु भएको छ एमाले सचिव योगेश भट्टराईका अनुसार प्रदेश नम्बर चारमा किरण गुरूङ संयोजक र गणेश तिमिलसिना उपसंयोजक प्रदेश पाँचमा विष्णु पौडेल संयोजक र दलबहादुर राणा उपसंयोजक तोकिनु भएको छ त्यसै प्रदेश नम्बर छमा युवराज गेवाली संयोजक र यमलाल कडेल सहसंयोजक प्रदेश नम्बर सातमा भीमरावल संयोजक र कर्ण थापा उपसंयोजक तोकिनु भएको एमाले जनाएको छ नेपाल पत्रकार महासंघले दुई हजार त्रिहत्तर साउन एक गतेदेखि लागू हुने गरी निर्धारण भएको पत्रकारको न्यूनतम पारिश्रमिक लागू नभएको प्रति आपत्ति जनाउँदै त्यसको तत्काल कार्यान्वयन गर्न सरकार र संचार माध्यम व्यवस्थापकहरूको ध्यान आकर्षण गराएको छ महासंघका अध्यक्ष डाक्टर महेन्द्र विष्ट नेतृत्वको टोलीले मंगलबार संचारकर्मी सुरेन्द्र कुमार कार्कीलाई भेटेर न्यूनतम पारिश्रमिक र सुबमोजिम तहगत वर्गीकरणको आधारमा मिलान हुने गरी पत्रकार कर्मचारी र कामदारको पारिश्रमिक वृद्धि गर्न ध्यानकर्षण गराएको हो महासंघले न्यूनतम पारिश्रमिक कार्यान्वयन नभई आन्दोलन गर्ने चेतावनी समेत दिएको छ महासंघले राष्ट्रिय आम संचार प्रशिक्षण प्रतिष्ठा प्रतिष्ठान स्थापना मीडिया प्राधिकरण गठन पत्रकारको उपचारमा पचास प्रतिशत छुटको व्यवस्था कार्यान्वयन गर्न पनि माग गरेको छ ध्यान आकर्षण पत्र बुझ्दै संचार मन्त्री कार्कीले न्यूनतम पारिश्रमिक कार्यान्वयनको विषयबाट कोही पनि पछि हट्न नमिल्ने बताउनु भएको छ उनले न्यूनतम पारिश्रमिक कार्यान्वयनको लागि सरकार प्रतिबद्ध रहेको समेत जानकारी गराउनुभयो ऊर्जा मन्त्री जनार्दन शर्माले सस्तो लोकप्रियताका लागि नभई असल पद्धतिको विकास गर्न महसुल नतिर्नेको बिजुली काट्ने अभियान चलाएको बताउनु भएको छ मन्त्रालयमा आज पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री शर्माले कसैप्रति प्रतिशोध साध्न विद्युत काट्ने अभियान नचलाएको उल्लेख गर्नुभयो प्राधिकरण विधिमा चल्नुपर्ने भन्दै उहाँले प्राधिकरणलाई ऋणबाट मुक्त गराउन आफूले अभियान चलाएको बताउनुभयो पूर्व महा महापडा महारानी रत्न राज्य लक्ष्मी देवी शाह बस्दै आएको महेन्द्र मन्जिलको विद्युत लाइन बारे आफूलाई पूर्व जानकारी नभएको मन्त्री शर्माले प्रश्न पार्नुभयो मन्त्री परिषदले सिफारिस गरेका दुई सहसचिवलाई आज राष्ट्रपति विद्यादेवी भण्डारले राजदूत पदमा नियुक्त गरेकी छिन् यसअघि नै संसदीय सुनवाई सकेर मन्त्री परिषदले समेत सिफारिस गरिसकेका परराष्ट्र मन्त्रालयकी सहसचिव सेवा लम्साल अधिकारीलाई पाकिस्तान र सोही मन्त्रालयका अर्का सहसचिव रमेश प्रसाद खनाललाई जर्मनीका लागि नेपालको राजदूत पदमा नियुक्त गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता ध्रुवराज आचार्यले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ डडेलधुरामा एउटा राजनीतिक दलका जिल्ला अध्यक्षले समेत चोरीको मोटरसाइकल चलाउने गरेको गुनासो आएको छ मधेसी जनाधिकार फोरम नेपाल लोकतान्त्रिकका जिल्ला अध्यक्ष प्रकाश सार्कीले चोरीको मोटरसाइकल चलाएको एक सर्वसाधारणले गुनासो गरेका हुन् नागरिकका प्रतिनिधि बताउने पार्टीका जिल्ला अध्यक्ष नै चोरीको मोटरसाइकल चलाउने गरेको भन्दै ती सर्वसाधारणले रेडियो युनिटीमा लिखित जानकारी नै दिएका छन् उनले दिएको जानकारी अनुसार मधेसी जनाधिकार फोरम लोक नेपाल लोकतान्त्रिकका जिल्ला अध्यक्ष सार्कीले से तीन प एकचालिस जिरो सात नम्बरको चोरीको मोटरसाइकल चलाउने गरेका छन् ट्राफिक प्रहरीले सर्वसाधारणले चलाउने सवारी साधन नियमित चेक जाँच गर्ने र दलका नेताले चलाएको मोटरसाइकलका कागज पत्र चेक जाँच नै नगर्ने गरेको उनले आरोप लगाएका छन् त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा दुई हजार त्रिहत्तर साल वैशाख र जेठमा सञ्चालित मानविकी तथा सामाजिक शास्त्र संकायतर्फ स्नातोत्तर तह प्रथम वर्षको समाजशास्त्र मानवशास्त्र विषयको परीक्षाफल प्रकाशित भएको छ परीक्षाफल केन्द्रीय परीक्षा सञ्चालक समितिको निर्णय अनुसार आज प्रकाशन गरिएको हो दुई हजार बहत्तर सालमा सञ्चालित कानून संकायतर्फको बिएएलएलबी e तृतीय वर्षको परीक्षाको परीक्षाफल पनि आज प्रकाशन गरिएको छ अब देश बाहिरका खबर टर्कीले उत्तरी सिरियामा रहेको इस्लामिक अतिवादी समूह आइएसको गढमा बमबारी गरेको छ टर्कीले बराब्लुस र मानबेज सहरमा रहेका आइएससँगै कुर्दिस मेलेसियालाई लक्षित गरी आक्रमण गरेको हो गाजिन्तेमा आयोजित विवाह समारोहमा चौपन्न जना मारिने गरी भएको आत्मघाती आक्रमणपछि टर्कीले आइएसको गढमा आक्रमण शुरू गरेको हो टर्कीका विदेश मन्त्री भेबलुट काबुसोग्लुले उत्तरी सिरियाबाट आइएसलाई पूर्ण रूपमा ध्वस्त पार्नुपर्ने बताउनु भएको छ स्वीडेनको गोथेनबर्ग शहरमा एकजना आठ वर्षीय बालकको ग्रेनेड आक्रमणमा मृत्यु भएको छ आफ्नो नातेदारको घरमा सुतिरहेका बालक युसुप वारसेम बाहिरबाट फ्याँकिएको ग्रेनेड आक्रमणमा परेका थिए उपचारका लागि अस्पताल लैजाँदै गर्दा उनको मृत्यु भएको हो उनी ब्रिटेनबाट स्वीडेन आएका थिए आक्रमणमा परि कम्तीमा पाँच बाल बालिका र अरू धेरै घाइते भएका छन् अब खेल खबर आइसिसी महिला विश्वकप छनौट एसिया दुई हजार सोह्रका लागि प्रारम्भिक नेपाली टोलीको घोषणा भएको छ राष्ट्रिय खेलकुद परिषदको आयोजनामा गत साउन आठदेखि एघार गतिसम्म कीर्तिपुरमा भएको महिला राष्ट्रिय क्रिकेट छनौट प्रतियोगिताको प्रदर्शनका आधारमा पहिलो चरणमा अडतिस खेलाडीको छनौट गरिएको हो रुबिना छेत्री सन्तोषी चौधरी सबनम राई ममता चौधरी रश्मि शर्मा कजोल श्रेष्ठ कविता गौतम अनिसा प्राजुली अनुराधा चौधरी रोमा थापा सङ्गिना सङ्गीता राई शोभा आले रचना आर्याल सीता श्रेष्ठ शारदा वाग्ले अस्मिता कर्माचार्य रोजी कडारी आरती बिडारी रबिना भण्डारी इन्दु वर्मा वर्षा राणा प्रारम्भिक टोलीमा परेका छन् यस्तै सरस्वती पोन लक्ष्मी चौधरी नैरी थापा ममता थापा गीता गोसाई त्रिसा सिंह रोशनी बोहरा कविता जोशी रेखा रावल करुणा भण्डारी रितु कजौनिया सीता राणा मगर सरिता मगर सोनु खड्का ज्योति पाण्डे निरा राजुपाध्याय तथा बिनु बुढाथोकी प्रारम्भिक छनौटमा पर्न सफल भएका छन् क्वालिफायर अक्टोबर नौदेखि पन्ध्र गतेसम्म हङकङमा हुँदैछ एएफसी कप फुटबल छनौटको दोस्रो खेलमा कम्बोडियाको नागा बर्लडसँग बराबरी खेलेसँगै नेपालको league champion three star club दोस्रो चरण नजिक पुगेको छ आज मंगोलियाको उलान बटारमा भएको खेल एक एक बराबरीमा सकिएको हो मध्यान्तर अघि नागा बर्लडले गोल गर्दै एक शून्यले अग्रता लिएकोमा थ्री स्टारले पञ्चासी मिनटमा मार्टिन्सको गोलबाट बराबरी गर्यो गोलपछि भने नागा बर्लडका गोलकिपरले रातो कार्ड खाएका थिए यसअघि भएको पहिलो खेलमा थ्री स्टारले घरेलु टिम इर्चिम फुटबल क्लबलाई दुई शून्यले हराएको थियो अब बुधबार हुने इर्चिम र नागा बर्ड बीचको खेलबाटै दोस्रो चरण पुग्ने टिमको छिनोफानो हुनेछ यो सँगै राति दस बजेको युनिटी खबर सकिने लागेको छ जाँदा जाँदै प्रमुख समाचार शीर्षकहरू पुनः एकपटक एमालेद्वारा प्रदेश संयोजक र उपसंयोजक छनौट न्यूनतम पारिश्रमिक कार्यान्वयन नभए आन्दोलन गर्ने सरकार पत्रकार महासंघको चेतावनी राजनीतिक दलका जिल्ला अध्यक्षले समेत चोरीको मोटरसाइकल चलाएको गुनासो असल पद्धतिको विकासका लागि बिजुली काट्ने अभियान सुरु गरेको ऊर्जा मन्त्रीको भनाई टर्कीद्वारा सिरिया स्थित आइएसको गढमा हमला स्विडेनमा ग्रेनेड